फोटो खिच्ने कार्यक्रम बाँकी थियो सबैजना त्यही घटनालाई लिएर दुखी थिए मैले सबैलाई त्यो घटना मेटाउन गीत गाउन थाले त्यसमा साथ दियो विश्वासले फोटो खिच्ने भन्दै थियौँ तर त्यो त्यो केटीले नमान्दा त्यो दिनको त्यो कार्यक्रम अधुरो रह्यो परीक्षा चलिरहेको थियो विश्वास र म फरक फरक कक्षामा थियौँ जहिले उसले मलाई गेटमा कुर्थ्यो र सोध्थ्यो कस्तो भयो सबै प्रश्न त गऱ्यौ नि यस्तै सोध्थ्यो ऊ विद्यालयको होस्टेलमा बस्थ्यो बाबा आमाले बाबाआमाले मैमै होस्टेलमा राखेर विदेश जानुभएको रे हो म अरू जस्तो थिइनँ सरल थिएँ देख्नमा सबै किन त्यो स्टाइल विश्वासलाई मन परायो थाहै छैन पढाइमा पनि हाम्रो प्रतिस्पर्धा हुन्थ्यो म प्रथम भए ऊ द्वितीय हुन्थ्यो म द्वितीय भए ऊ प्रथम हुन्थ्यो हरेक कक्षाको अन्त्यमा तस्बिर लिने चलन थियो त्यो वर्ष अधुरो रह्यो विश्वासले निकै प्रयास गर्यो तर के के नमिल्दा तस्बिर पाएन अर्को वर्ष ऊ पढ्न काठमाडौँ जानुभएछ ऊ दादा ऊ पढ्नको लागि काठमाडौँ जाने भएछ उसले मानेन तर उसको मामुले जबरजस्ती उसलाई तमगासबाट काठमाडौँ लैजानु भयो नमान्नुको कारण म नै रहेछु पछि होस्टेलमा नै बस्ने एउटा साथीले मलाई यति माया गरेर अन्त्यमा एकपल्ट पनि मिठो मुस्कान पाएन उसले तर जे भए पनि मित्रता हर पल रह्यो हर क्षण रह्यो हर पल मसँगै बोल्ने बाहना खोज्ने विश्वास त्यही दिनबाट अलग्गियो मबाट हो अलगियो भर्खर जिल्ला स्तरीय परीक्षा सकेको थियो शुक्रबारको दिन थियो म घरको छतमा बसेर लुगा धुँदै थिएँ त्यही समय हाम्रो घरभन्दा अगाडिको घरमा एउटा अन्जान र अपरिचित अनुहार देखेँ सोचे कोठा सारेको होला देख्नमा अत्यन्तै सुन्दर म भन्दा केही वर्षले जेठो जस्तो हुनुपर्छ ओ अन्जान व्यक्ति हो त्यसै गरी छतमै लुगा सुकाउँदै थियो उसले मेरो घरको छतमा हेरिरहेको थियो म आफ्नो काममा मस्त थिएँ व्यस्त थिएँ म पनि लुगा सुकाउन थालेँ छतको छेउमा थियो दुबईको लुगा सुकाउने ठाउँ उसले मलाई निहालिरहेको थियो तर म उतिर हेर्न सकिनँ सुकाउन लागेको लुगा पनि त्यहीँ छाडेर म कोठामा आएँ के सोच्यो खाइयो मनले जबसम्म ऊ छतबाट तल गएन तबसम्म म बाहिरै निस्किनँ खै के भो खै मनले के सोच्यो त्यही साँझ म पत्र पत्रिका हेर्दै थिएँ बाहिर बसिरहेकी थिएँ त्यति बेला ऊ पनि उसँग एकजना उसको साथी हुनुपर्छ दुवैजना छतमा आएर पढ्न थालेका थिए त्यो बेला एसएलसी नजिकको थियो एसएलसी परीक्षा आएको थियो मलाई थाहा थिएन तर एसएलसी दिने मान्छे हो भन्ने ऊ आभास गरेँ र रहेछ पनि ऊ एसएलसी नै दिँदो रहेछ त्यति बेला उनीहरू मलाई हेरिरहेका थिए म त्यहाँबाट कतै जान सकिनँ के सोच्लान् भनेरै होला म आफ्नै काममा व्यस्त भए जस्तो गर्थेँ तर उनीहरू मलाई उनीहरूतिर ध्यान केन्द्रित गराउन अनेक प्रयासहरू गरेँ अनेक उत्पट्याङ कामहरू गरे तर मैले ध्यान नै दिएन उनीहरूप्रति उनीहरूले अनेक बाहनाहरू गरे मलाई हेराउनको लागि तर मैले एक नजर पनि लाएन कहिले हातको चुड्की बजाए त कहिले सिट्ठी बजाए त्यो दिन म केही नबनी बसिरहेँ हो यस्तैमा ऊ बिहान पढ्न छतमा आउँथ्यो म बाहिर रहेसम्म उसको ध्यान किताबमा हुँदैन थियो त्यसैले म उसँग नजिक रहन चाहिन समय आफ्नै गतिमा फड्को मार्दै गयो चलिरहेको थियो दिनहरू यसै गरी बित्दै थिएँ समयको चक्र सँगसँगै हामी पनि बहकिँदै थियौँ आफ्नै रफ्तारमा यसै गरी दिनचारीहरू बित्दै थिए यस्तैमा कता कताबाट मेरो नाम थाहा पाएछ मलाई जहाँ देखे पनि मेरो नामले बोलाउँथ्यो तर म नसुने जै गरी हिँडिदिन्थेँ मैले उसको विद्यालयमा उसँगै पढ्ने एउटा दाजुलाई चिनेकी थिएँ र सोधेँ ऊ को हो भनेर उसले पनि मेरो बारेमा सोधेको रहेछ त्यसपछि उसको बारेमा थाहा पाएँ कक्षा दसमा पढ्ने मान्छे गोलमीको पश्चिम क्षेत्र अग्लुङमा जन्मिएको तर तमगासमा बस्दै आएको मान्छे पढाइमा सक्रिय तमगासमा आफ्नो मामा घरमा बस्ने भन्ने थाहा पाएँ हेर्नमा त यति सुन्दर यति सुन्दर थियो जो कोहीको ध्यान केन्द्रित हुन्छ उसको जिउ ढालमा ऊ अनुहारले पनि सुन्दर थियो राम्रो थियो हो दादा साह्रै राम्रो थियो सोचे एसएलसी नसकिउन्जेल म उसँग नजिक रहने छैन यसै गरे एक साँझ म बाहिर बसिरहेकी थिएँ बजार बाटो घरतर्फ आयो मलाई देख्यो र दौडिएर उसको छतमा आयो मलाई केही भन्न खोजिरहेको थियो तर म नहेरी कोठामा आएँ त्यो बेला एसएलसी सकियो हो एसएलसी सकिएको दिन थियो ऊ छतमा बसिरहेको थियो र म पनि मलाई हेरेर मुस्कान दियो म पनि केही प्रतिक्रिया नदिइकन बसिरहेँ एकअर्कोलाई निहालिरहेका थियौँ हामी हो मलाई बोलाउने बाहना खोज्थ्यो तर म नसुने झैँ गरिदिन्थेँ उसको मामाको छोरी हुनुपर्छ भर्खर तिन चार वर्ष कि निकै राम्री थिए ऊ त्यही समय उसलाई छतमा लिएर आयो र मलाई बोलाउन लगायो उसले पनि मलाई दिज्यू भन्दै बोलाए तर म बोलिनँ टाउको टाउको हल्लाएर भए पनि इसारा गरेँ छतमा छतमा बसेको एउटा मान्छे हो साँच्ची गुले मलाई साह्रै मन पराउँथ्यो उसले त्यो सानो नानीलाई त्यो दिनमाथि राखेर डराउन डराउन दिन्थ्यो हो डराएर मलाई दिज्यू दिज्यू भन्थे म पनि डराउँथेँ कतै ऊ लड्सी भनेर मलाई देखेर बोलाउँदा अचम्म लाग्यो अनि किन म पनि त्यसरी प्रतिक्रिया जनाएँ मलाई नै थाहा छैन त्यो अन्जान मान्छेसँग किन यसरी रहन थालेँ खै किन थाहै पाइनँ मैले उसले बोलाउने बाहना बनायो मैले नानीलाई मलाई देख्न साथ दिज्यू भन्न लगाउँथ्यो उसले खुब राम्री थियो एक दिन आफ्नो मम्मीसँग छतमा आउँदा पनि दिज्यू भन्न थालेँ म डराएँ तर बोलेँ त्यो बेला ऊ ऊ थिएन उसको माइजू हुनुपर्छ त्यहाँ हजुर भनेर मैले पनि बोलेँ उसको माइजूले तिमी राम्रै देखेर बोलाएँ भन्नुभयो म डराएँ कतै उसले भन्यो कि भनेर तर रहन्छ मेरो नाम सोध्नुभयो मैले नचिने चाहिँ गरी बनाएँ उनलाई बताएँ अनि अनि सोधेँ त्यो नानीको नाम पनि यस्तैमा उसको माइजूसँग बोलचाल सुरु भयो भेटघाट हुन थाल्यो दैनिक दिनचार्यहरू यसै गरी बित्दै जान थाले हो हाम्रा दिनचार्यहरू यसै गरी बित्दै जान थाले तर त्यो जान अन्जान व्यक्ति ऊ आशिषसँग बोल्न सकिन फो दादा उसको नाम आशिष हो फो ऊ आशिषको कुराकानी गर्दैछु उसकै यादको कुराकानी तपाईँलाई लेख्दैछु तपाईँ सुनाउँदै जानुहोस् उसका रमेरा यादहरू केवल छोटो समयको देखाइले मलाई कता कता आकर्षित पार्न खोज्यो उसलाई जस्तै उसको छतमा आगमनको प्रतीक्षामा हुन थाल्यो हो बोल्न सकिनँ तर मुस्कान दिन्थ्यो तर म पनि त्यसै गरी उसँग व्यवहार गर्थेँ तर म पनि त बोलिनँ मलाई नामले बोलाउँथ्यो एक दिन छतबाटै मौका पारेर भन्यो एकछिन मलाई सिधी चौरमा भेट ल दिउँसोको समय थियो तर त्यो उसले साँझमा भेट्न भन्यो यति आग्रह गर्यो यति आग्रह गर्यो उसको आग्रहलाई मैले नकार्न पनि सकिनँ मैले हुन्न भने तर पनि बिन्ती गर्न थाल्यो म पनि गएँ तर गाह्रो थियो भेट्न ऊ चौरो जान थाल्यो म बाहिर थिएँ इसारा गर्यो र भन्यो छिट्टै आऊ है ओली टाढा पुगेपछि म गएँ चौरो नजिक पुगेपछि उसले मलाई कुर्यो मलाई भेट्यो र भन्यो मैले तिम्रो बारे सबै कुरा थाहा पाएँ तिमीलाई देख्न साथ मलाई कता कता मन पर्यो तिमीप्रति आकर्षित भए तिमीले मलाई त मन पराउँदिन होला यस्तै भन्दै थियो मैले जवाब दिएँ देखेर राम्रो लागेर हुँदैन हो देखेर मन पराउने मान्छेहरू हरेक हुन्छन् राम्रै छौ भन्ने अधिकार छ तर त्यो भन्दैमा आफ्नो बनाउन खोज्नु मूर्खता हुन सक्छ यति भनेपछि उसले भन्यो यस्तो हो भने ठिक छ म हर पल तिम्रो पर्खाइमा हुनेछु र तिम्रो मन जित्ने प्रयास गर्नेछु तर साथी सम्झेर बोल्नु हाँस्नु अनि कुनै सहयोग चाहिएमा आफ्नै सम्झेर भनिदिनु म साथ दिनेछु तर टाढा नभनला यही भने उसले म बाहना बनाएर टाढा बनिनँ केही भनिनँ उसलाई केही प्रतिक्रिया दिइनँ फु दादा उसलाई मैले केही भनिनँ पछि मेरो पछि पछि आएर भन्यो म भोलि गएर जाँदैछु तिमी मलाई त्यो मेरो मोबाइलमा कल गर भन्दै नम्बर दियो मैले त्यो नम्बर याद गर्न थालिनँ अर्को दिन ऊ घर गएछ केही दिनपछि ऊ फेरि आयो मलाई बोलायो तर बोलिनँ हो तर म उसँग बोलिनँ टाढा बन्न चाहेँ तर उसको अनुहारको भावले मलाई बारम्बार झस्काइरहन्थ्यो म टाढा बन्न चाहन्थेँ ऊबाट तर उसको मुस्कान रूपी अनुहार र त्यो बोलीले मलाई टाढा रहन गाह्रो बनायो फु म बोल्न त त्यति बोलिनँ उससँग तर नबोले पनि उसको भावलाई सहजै बुझ्थेँ मैले मैले विद्यालयमा पढ्थेँ ऊ विशिष्ट श्रेणीमा पास भएछ निकै खुसी थियो त्यो दिन मैले पनि बधाई दिएँ ऊ झन् खुसी भयो त्यही दिन साथी उसलाई उसले पिकनिक दिने सोच रहेछ मलाई पनि भन्यो गुल्मितम घाँसको निलगिरी पार्टी प्यालेसमा त्यो पार्टी थियो म जानु ठिक थिएन तर उसको माइजू अनि मेरो एकजना साथीको आग्रहले म जान बाध्य भएँ सबै कुरा थिए हो ऊ पनि थियो सबै साथीहरू थिए मलाई अलिकति सङ्कोच लागिरहेको थियो त्यो खुसीमा सामेल भने पनि गल्ती गरे जस्तो लागेको थियो सबैले सोधे मेरो बारे आशिषले सबै भन्यो उसका साथीहरूलाई तर म चाहन्नथेँ साथीहरूको मात्र हो सहभागिता रहोस् त्यो कार्यक्रममा बन्ने चाहेकी थिएँ मसँगै पढ्ने साथी उसको फुपूको छोरी रहेछ उसले मलाई आशिषको बारे खुब चर्चा गरे सबैले मलाई सोधि सोधिरहन्थे हाम्रो सम्बन्धबारे म जवाब दिन सकिनँ खै के के भन्थे के के तर आशिषले भन्दै थियो मेरो नजिकको साथी हो भनेर पार्टी चलिरहेको थियो साङ्गीतिक धुनहरूले गुन्जामा थियो त्यो हल सबै मस्त थिए बियर रक्सीले माथिएका केटाहरू पनि थिए मलाई नाच्न आग्रह गर्दै थिए ती रक्सीले माथिका केटाहरूले मलाई आशिषसँग नाम जोड दिएर के के के के भन्थे तर आशिष ती सबैमा बेग्लै थियो खै मलाई देखेर या साँच्ची नै सच्चा थियो त्यो त थाहा छैन तर जे होस् सबैभन्दा बेग्लै खाले सबैभन्दा राम्रो मान्छे एकजना उसको साथीले रक्सीको मातमा मलाई आफूसँग नाच्न भन्दै थियो र लभ भन्दै थियो के के बोल्दै थियो तर आशिषले सहन सकेन सायो आशिष दुवैजना झगडा गर्ने मोडमा थिए मलाई डर लाग्यो र आशिषलाई भने प्लिज तिमी केही नबोला त्यो खुसीको अवसरमा भर्खर भर्खर कक्षा दस पास गरेका ती केटाहरूको हालत देख्दा खुब रिस उठ्यो मलाई सँगै पढ्ने उसको केही साथीहरूले भन्दै थिए आशिष जस्तो सासु पाउनेमा आशिष जस्तो साथी पाउनुमा हामी गर्व गर्छौँ आशिषको तारिफ गरे मेरो सामु ती मातेका साथीलाई घरसम्म पुर्याउन भन्यो आशिषले उसका केही साथीलाई त्यसपछिको माहौल खुब रमाइलो थियो पढ्ने कहाँ के पढ्ने भन्ने छलफल गर्न थाल्यो उसले तम्घास नछाड्ने भन्यो केही साथीहरूले तम्घासमै पढ्ने सोच बनाए पार्टीको रमाइलो क्षणहरू भए पनि मलाई त्यति खुसी लागेन के भने होलान् भनेर सोचिरहे मनले एक तमासले एक कोरियर हेरिरहे तम्घासमा पढ्न थाल्यो विज्ञान सङ्कायमा कलेजमा खुब ट्यालेन्ट थियो रे सबैले माया गर्थे रे मबाट टाढा रहन चाहेन मैले केही नभने पनि मेरो बारे सबै थाहा थियो उसलाई मेरो सानो सानो खुसीको प्रवाह गर्थ्यो उसले म विद्यालय जाँदा ऊ कलेज जान्थ्यो दिउँसो थियो उसको कलेज खुब राम्रो ड्रेस अफ हुन्थ्यो अति सुहाउँथ्यो त्यो कलेजको पोसाक उसलाई बिहानमा ट्युसन हुन्थ्यो हाम्रो घरबाट नजिक थियो विद्यालय उसको छतबाट हाम्रो ग्राउन्ड देखिन्थ्यो कहिलेकाहीँ ग्राउन्डमा देख्यो भने म हाई भन्दै हात हल्लाउँथ्यो म पनि हात उठाउने आँट पनि थिएन मसँग मसँग हात उठाउने आँट पनि थिएन साथीहरू जिस्काउँथे र जबरजस्ती मेरो हात उठाइदिन्थे र भन्थे हामीलाई पनि चिनाऊ हामीलाई पनि चिनाइदेऊ न हामीलाई पनि हाई भन्न लगाऊ भन्दै उनीहरू पनि हात हल्लाउँथे ऊ मतङ मतिर हेरेर साह्रै रमाइलो गर्थ्यो म नचिने चाहिँ गरिदिन्थेँ मलाई थाहा छैन खै को को को को मलाई के के भन्थे थाहा छैन उनीहरू मलाई जिस्काउँथे उसलाई देखे हाई भन्थे अनि मलाई बताउँथे मसँगै मिल्ने साथी मसँगै मिल्ने साथीलाई थाहा थियो ती घटनाक्रमहरू साँच्चै खुबै राम्रो थियो त्यसैले मेरो कक्षाका केटीहरूले भन्थे त चिन्दिनस् भने हामी चिन्छौँ खुब राम्रो छ यार को हो त्यो त्यही बाहना खोज्दै मेरो घरमा आउँथ्यो एक दुईवटि त मन पराउन थाले उसलाई त्यो रूप देखेर यस्तै यस्तै गर्दै ती केटीहरू पनि आकर्षित हुँदै गए आकर्षित पार्ने अनुहार थियो त आकर्षित नहुन् पनि कसरी कुनै कुरामा खोट लाउने ठाउँ थिएन सबै कुराहरूमा पर्फेक्ट देखिन्थ्यो तर पनि उसलाई नजिक बनाउन खोजिन जे थियो मनमै थियो कहिले उसलाई भनिन न त अरूलाई नै तर सुनाउँदै गएँ सुनाउँदैछु तपाईँलाई ती मनको कुरा मनका तरङ्गहरू र उसलाई भन्न नसकेका कुराहरू यही कार्यक्रम फेरि तिम्रो याद आएको माध्यमबाट तपाईँ सुनाउँदै जानुहोस् मेरो पढाइ पनि राम्रो थियो उसको पनि राम्रो थियो अरूबाट सुन्थेँ खुब गीत गाउँथ्यो रे अनि नाच्न पनि पर्फेक्ट रहेछ जहाँ पुग्थ्यो उसको तारिफ सुन्थे एक दिन एक दिन त्यो कलेजको वार्षिक समारोहमा म पनि पुगेँ अनि देख्ने मौका पाएँ उसका खुबीहरू निकै सम्मान दियो उसलाई थुप्रै पुरस्कारहरू पायो खुसी लाग्यो अनि गर्व पनि तर तर ऊ सामु पुगेर त्यो खुसी देखाउन सकिनँ कहिले सोचेँ होला म कति निष्ठुरी रहेछु मलाई आकर्षित पार्न थुप्रै प्रयास गर्यो वास्तवमै उसको प्रतिभा जस्तै मन पनि निकै स्वच्छ थियो र त यति टाढा बन्न चाहे जस्तो गर्ने स्त्रीलाई पनि प्रतिदिन आकर्षित पार्दै थियो वार्षिक कार्यक्रमको सम्मान पाए उसले भन्दै थियो सब आज कसैलाई समर्पण गर्दैछु जसले मलाई प्रेरणा प्रदान गरिरहेका छन् यही भन्थ्यो मसँग भनेको थियो तिम्रो मन जित्ने नै छु तिमीलाई आकर्षित पारेरै छाड्नेछु अनि एक दिन यो कलेजको नम्बर वान बनेर देखाउनेछु भन्थ्यो के गर्नुपर्छ तिमीलाई पाउन त्यो सब गर्छु यही भन्थ्यो उसले हो अनि तिम्रो सामु सक्षम बनेर एक दिन तिमीलाई आफ्नो बनाउने छु त्यसको लागि तिमी भन मात्रै म म जे पनि गर्छु यस्तै भन्थ्यो मैले भन्थेँ तिमी तिमी अहिले पढ्दैछौ यसको बारेमा केही नसोच कलेजको नम्बर वान बन पहिला भने जस्तै ऊ त्यो नम्बर वान बनेर देखायो मलाई मलाई मलाई देखायो उसले मलाई अहिले पनि याद छ त्यो दिन हो दादा यो गीत कसैलाई समर्पण गर्न चाहन्छु भन्दै बल गरेर त्यो मनेता मोडा भन्दिनँ भन्दै गीत गाएको थियो उसले हो यही गीत गाएको थियो बल गरेर माया छ मलाई छोड भन्दिनामा बलगरेर चुमन्यता मुडभन्दिनामा माया गर्छौ थाहा छ मलाई छोड भन्दिनामा तर खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै खुसी अन्तै मिल्छ भने तिमीलाई भन्